स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब खबर विस्तारमा आज अक्षय तृतीया जौको सातो र शर्बत दानसहित मनाइँदैछ आज खोदो र महको शर्बत तथा जौको सातो खानाले गर्मियामा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ गरिन्छ आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि रहेको छ ज्योतिषहरूको अनुसार आज गरिएका सबै सत्कर्महरूको अक्षय पूर्ण प्राप्त हुन्छ वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई विघ्न विनाशक दिन पनि भनिन्छ अक्षयको अर्थ कहिले क्षय नभएर स्थायी रहने भन्ने हुन्छ चार युगमा सत्य र त्रेता यसै तृतीय तीर्थीबाट सुरु भएको मानिन्छ चार धाम मध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ वेद व्यासले समेत अक्षय तृतीयकै दिन महाभारतको रचना गरेको मानिन्छ उच्च स्तरीय राजनैतिक समितिको बैठक आज बस्दैछ लामो समयपछि आज साँझ बस्न लागेको बैठकमा निर्वाचनका विवादित विषयमा छलफल हुनेछ नयाँ बानेश्वरमा रहेको सेना समाजन समन्वय समितिको कार्यमा बस्ने बैठकमा नेकपा माओवादी सहितका साना दलहरूले गरिरहेको आन्दोलन उनीहरूसँगको वार्ता संविधान सभा चुनावको मितिका विषयमा पनि छलफल हुनेछ कंग्रेस सभापति तथा समितिका संयोजक सुशील कोइरालाले बोलाउनु भएको बैठकमा कंग्रेसले यसअघि पार्टीले राखिदिएको थ्रेस होल्ड उम्मेद्वारको योग्यता लगायतका विषय विषयमा आफ्नो अडान कायम राख्ने बताएको छ नेकपा एमाले पनि निर्वाचन एका विषयमा निर्वाचन आयोगले गरेको सिफारिस कायम राख्नुपर्ने अडान राखेको छ त्यस्तै यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरिएका नियुक्ति खारेजका विषयमा पनि बैठकमा एमाले प्रस्ताव राख्ने नेताहरूले बताएका छन् दलहरूबीच निर्वाचन ऐनमा राखेको प्रावधान निर्वाचनको मिति घोषणा तत्काल या पछि भनेमा पनि विवाद रहेको छ आज उच्च स्तरीय राजनैतिक समितिले गरेको निर्णयका आधारमा सरकारसँग छलफल गर्ने दलहरूले बताएका भएका नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनमा अहिले नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शुरू भएको छ अध्यक्ष पदका लागि पाँचजनाको उम्मेद्वारी पनि निश्चित भएको छ अध्यक्ष पदको प्रत्याशीहरूमा नरेश तम्राकार चन्द्र विक्रम राई पेमा श्री शेर्पा नागेन्द्र कुमार र नित्यानन्द ताजपुरिया देखिनु भएको छ अध्यक्षको दावेदारहरूमा नागेन्द्र कुमार चन्द्र विक्रम राई नरेश ताम्राकार पेमा शेर्पा र नित्यानन्द ताजपुरियाको नाम आएको छ पाँचजनाको नाम चर्चामा आए पनि उनीहरू बीच भित्रभित्र भित्र सहमतिको प्रयास भइरहेको चितवन अध्यक्ष गुरुङले बताउनुभयो यसैगरी महासचिवका लागि छ जनाको नाम चर्चामा छ महासचिवका लागि दावी गर्नेहरूमा गोविन्द छतियाल डन्डु शेर्पा नवीन रोका पेम्बा भोटे ज्ञानबहादुर बोटे र बुद्ध घरती छन् पाँचजना उपाध्यक्षका लागि अहिलेसम्म शान्ति जुरेल यशोकान्ति भट्टचन्द र सिनेमाया माझी गरी तीनजनाको नाम सार्वजनिक भएको छ सचिव पदका लागि अहिलेसम्म एमन सेपाङ एकजनाको दावी देखिएको छ महाधिवेशनले उपाध्यक्षका लागि क्षेत्रगत चरणगत रूपमा एक महिलासहित पाँचजनालाई चयन गरिनेछ यसै गरी एकजनाको सदस्यका लागि बिहानसम्म जगत बरामको नाम मात्र बाहिर आएको छ सकेसम्म सहमतिको आधारमा नयाँ नेतृत्व चयनको लागि पनि प्रयास भइरहेको छ सहमतिका लागि भन्दै एकीकृत नेकपा माओवादी वर्षमान पुन नेपाली कंग्रेसका इन्द्रबहादुर गुरुङ नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ नेकपा माओवादीका सुरेश आले मगर सामाजिक लोकतान्त्रिक पार्टीका पासाङ शेर्पा लगायतका नेताहरू तीन दिनदेखि सौराहामै छन् महादेव अधिवेशनको बन्द सत्रमा महासचिव आङ्काजी शेर्पाले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना र कोषाध्यक्ष डन्डु शेर्पाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन गैराती अबेर पारित गरिएको थियो महासंघको उद्घाटन सत्र भरतपुरको वीरेन्द्र क्याम्पस परिसरमा गत अठाइस गते भएको थियो नयाँ नेतृत्व चयनपछि आदिवासी जनजाति महासंघको महाधिवेशन सौराह घोषणा पत्र जारी गर्दै आजै सकिनेछ सुनसरीको हरिपुरमा आइतबार राति भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ झापाबाट काठमाडौँको लागि छुटेको ना दुई ख नौ सात सात नौ नम्बरको बसले रोकिराखेको ना दुई ख सात सात दुई चार नम्बरको ट्रकलाई ठक्कर दिँदा अरू सोह्रजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ हावाहोरीको कारण बस अनियन्त्रित भई ठोक्कदा बसमा रहेका पाँच थर आङ साराङ दुईका कृष्ण बहादुर आङ दवे र अर्की एक महिलाको ज्यान गएको हो घाइते भएका सातजनाको न्युरो अस्पताल विराटनगर र अरू अरूको जिल्ला अस्पताल इनरोमा उपचार भइरहेको छ त्यस्तै नलप्रासीको गुडी सूर्यपुरमा रहेको गण्डक नहरमा आइतबार बेलुकी मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ युपी सन्ताउन्न एचओ चार सात शून्य पाँच शून्य चार नम्बरको मोटरसाइकलका चालक गोठी सूर्यपुरा चार रतनपुरका तीस वर्ष ध्रुव भनिने मनोज कुशवाको ज्यान गएको हो मनोजलाई प्रहरी गाडीले ठक्कर दिँदा दुर्घटना भएको स्थानीय बासिन्दाको भनाइ छ बाराको पथरा गाविसमा हावाहोरी र पानीबाट जोगिन विद्यालयको पर्खालमुनि आश्रय लिएका आमा छोराको त्यही पर्खाल भत्किएर ज्यान गएको छ अर्को एक बालक घाइते भएका छन् पथरा गाविस एकको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको जीर्ण पर्खाल हावाहोरी आएको बेला भत्कदा च्यापिएर खोपवा गाविस पाँच कि पैँतालिस वर्षकी एतवरिया देवी राम र उनका दस वर्षीय छोरा सञ्जय रामको ज्यान गएको हो आमा यतरा भएको घटनास्थलमा नै र छोराको उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको आत्मघाती कार बम विस्फोटमा चारजना प्रहरीसहित कम्तीमा छ जनाको ज्यान गएको छ जना घाइते भएका छन् बलुचिस्तान प्रान्तका प्रहरी प्रमुख मुस्ताक सुखेराको घरमा कार बम विस्फोट भएको स्थानीय संसार माध्यमहरूले जनाएका छन् घटनामा बाह्रजना प्रहरी पनि घाइते भएका छन् प्रहरी प्रमुख भने सुरक्षित रहेको त्यहाँको प्रहरीले जनाएको छ तर उहाँका घरमा सुरक्षाको लागि तैनाथ गरेका चारजना प्रहरी भने मारिएको समाचारमा उल्लेख छ घाइतेहरूको थप उपचारका लागि कोयटा रहेको सैनिक अस्पतालमा रिफर गरिएको छ र इन्डियन प्रिमियर लिगमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुँदैछ तेह्र खेलबाट अठार अङ्क जोडेको मुम्बई र समान खेलबाट सोह्र अङ्क बटुलेको हैदराबाद बीचको खेल बेलुका सवा आठ बजेपछि सुरु हुनेछ मुम्बईले आजको खेल जिते बीस अङ्क रहेको चेन्नईलाई नेट रन रेटमा पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ भने हैदराबादले खेल जिते चौथो स्थानमा पुग्नेछ यसअघि गैराती सम्पन्न भएको खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई राजस्थान रोयल्सले पाँच विकेटले पराजित गरेको छ एक रनको वैज लक्ष्य राजस्थानले सत्र बल बाँकी छँदै पाँच विकेटको क्षतिमा पूरा गर्यो राजस्थानको जितमा सेन बार्सनको सत्तरी रनको योगदान महत्वपूर्ण रह्यो त्यस्तै राहुल द्रविड बाइस रन जोडेर पेभिलियन फर्कदा स्टुवाट बिनी चालिस रनमा नट आउट रहे टसारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा चार विकेटको नोक्सानीमा एक रन जोडेको थियो चेन्नईका मुरली विजयले पचपन्न तथा माइकल हसीले चालिस रन जोड्न बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् जसँगै राजस्थानले शीर्ष स्थानमा रहेको चेन्नई चेन्नईसँग अङ्क बराबरी गरेको छ तर रनरेटको आधारमा चेन्नई शीर्ष स्थानमा छ हौस् त बिहान एघार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार